बेहोरा समेत जानकारी गराइन्छ सम्पर्क स्थान Mahakali Bikas bank bus park Dadeldhura Joshi medical store बाग बजार संघको कार्यालय तुफान डाँडा डडेलधुरा सम्पर्क मोबाइल अन्ठानब्बे अडतालिस सतासी एकतिस तिहत्तर प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको साँझ छ बजेको युनिटी खबरमा स्वागत छ म दिलदीपेश देउबा अनि म गणेश ठगुन्ना सबैभन्दा पहिले आजका केही प्रमुख विषयवस्तु डडेलधुरामा सञ्चालित आर्थिक विकास मार्फत विगत जोखिम व्यवस्थापन पहिलो चरणको परियोजना सम्पन्न पश्चात दोस्रो चरणको परियोजना शुरू गरिएको छ प्राकृतिक प्रकोप वा जलवायु परिवर्तनका कारण साना किसानहरूको सामाजिक तथा आर्थिक स्तरमा पर्ने तनावहरू न्यूनीकरण गर्दै समुदायलाई उत्थानशील बनाउने लक्ष्यसहित दोस्रो चरणको परियोजना सञ्चालन गरिएको आज जिल्ला सदरमुकाममा आयोजित एक कार्यक्रममा जानकारी गराइएको हो यसै सेप्टेम्बरदेखि शुरू भएको उक्त दोस्रो चरणको परियोजना मर्सीकोर नेपालको साझेदारीमा एकीकृत विकास समाज डडेलधुवाले सञ्चालन गरिरहेको हो पहिलो चरणमा प्राकृतिक प्रकोपबाट हुने आर्थिक तथा मानवीय क्षतिलाई न्यूनीकरण गर्न आर्थिक विकासका क्रियाकलापहरूबाट समुदायको थानशीलता वृद्धि गरी जोखिम न्यूनीकरण संस्कृतिको विकास गर्ने लक्ष्य लिएर जिल्लाको परशुराम नगरपालिकाको कुर्मुलले बेलडागी जालगडा र तुलाभाडीसँगै यालिताल गाविसको रक्सौन खिन्ने भाडी र घरेलुमा परियोजना सञ्चालन गरिएको थियो सो क्षेत्रमा पहिलो चरणमा विपद उद्धार सामग्रीहरू वितरण गरिनुका साथै उन्नत जातका गाईहरू वितरण गरिएको थियो दोस्रो चरणको परियोजना भने पहिलो चरणको परियोजना लागू गरिएकै स्थान सहित परशुराम नगरपालिकाको जफती र अलिताल गाविसको सैन भन्ने ठाउँमा समेत सञ्चालन गरिन लागेको छ दोस्रो चरणको परियोजनामा विवाद सम्बन्धी लेखाजोखा शिक्षा तथा संचार सामग्री वितरण लगायतका कामहरू गरिने आयोजित कार्यक्रममा परियोजना अधिकृत सुरेन्द्र बहादुर ठगुन्नाले जानकारी दिनुभयो उक्त जानकारी आज जिल्ला विकास समितिको सभाहालमा आयोजना गरिएको आर्थिक विकास मार्फत व्यवस्थापन परियोजना दोस्रो चरण जिल्ला स्तरीय परियोजना शुभारम्भ बैठकमा गराइएको हो व्यवस्थापिका संसदको आजको बैठकको शून्य समयमा सांसदहरूले कञ्चनपुरमा हात्ती आतंक फैलिएकाले नियन्त्रण गर्न सरकार र सदनको ध्यान आकर्षण गराएका छन् दार्चुला जिल्लामा विक्रम सम्बत दुई हजार सत्री र यस वर्ष गएको बाढ़ी पहिरो पीड़ित जनतालाई राहत दिन संविधान कार्यान्वयन गर्ने र रेमिटान्स बारे नयाँ कानून बनाउन पनि उनीहरूले सरकारसँग माग गरेका छन् यसरी आफ्नो धारणा राख्ने सांसदहरूमा कृपा राम राणा गणेश सिंह ठकुन्ना रहेका थिए प्रहरी महानिरीक्षक उपेन्द्र कान्त हरियालले राजनीतिक दबावमा प्रहरीले काम गर्न नहुने बताएका छन् जिल्ला प्रहरी कार्यालय कञ्चनपुरद्वारा आज आयोजित शान्ति सुरक्षा र अपराध नियन्त्रणमा प्रहरीको भूमिका विषय अन्तर्क्रिया कार्यक्रममा महानिरीक्षक हरियालले भने दबाव भन्दा पनि न्याय र तथ्यका आधारमा प्रहरीले काम गर्नुपर्छ प्रहरीले राजनीतिक दबाव आए पनि त्यसलाई सुन्ने तर काम भने न्याय र तथ्यका आधारमा कानूनको परिधिभित्र बसेर गर्नुपर्ने उनको भनाइ थियो कञ्चनपुर लगायत यहाँका सीमा क्षेत्रको समस्याका विषयमा पनि आफ्नो तहबाट हुने पहल गर्ने जनाउँदै उनले अपराध नियन्त्रणमा प्रहरी सक्रिय भएर लागेको बताए साथै अरियालले अपराधमा संलग्न व्यक्तिले कुनै पनि हालतमा उन्मुक्ति नपाउने बताएका छन् अपराधमा संलग्न व्यक्तिलाई कानून अनुसार कार्यवाही गर्न नेपाल प्रहरी प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रहरी प्रमुख अरियालले यसमा समाजका सबै पक्षले सहयोग गरिदिनुपर्ने बताएका छन् कञ्चनपुरको चम्फापुरकी रामदुलारी राणा हत्याकाण्ड र भोजेलाका रोहित विष्ट हत्याकाण्ड लगायतका घटनामा प्रहरी अनुसन्धान फितलो भएको भन्ने प्रश्नमा प्रहरी प्रमुख हरियालले अदालतमा विचाराधीन विषयमा बोल्न नमिल्ने बताएका छन् डडेलधुरामा प्रहरीले गाँजाका बोटहरू नष्ट गर्ने अभियान नै चलाएको छ जिल्ला प्रहरी कार्यालय डडेलधुराको अभियान अन्तर्गत प्रहरीका विभिन्न युनिटहरूले दैनिक जसो गाँजाका बोटहरू नष्ट गरिरहेको छ यसै क्रममा भातकाँडा प्रहरी चौकीले आज पनि पाँच रोपनी जमीनमा लगाइएको गाँजाका बोटहरू नष्ट गरेको छ जिल्लाको असीग्राम गाविस वडा नम्बर एक र तीनमा स्थानीयहरूले लगाइएका बोटहरू भातकाँडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कर्णबहादुर चन्द नेतृत्वको टोलीले नष्ट गरेको हो ती दुईवटा ओडामा पन्ध्र सोह्र परिवारले लगाइएको गाँजाका बोटहरू प्रहरीको टोलीले नष्ट गरेको डडलधुरा प्रहरी प्रमुख प्रेम बहादुर शाहीले जानकारी दिनुभएको छ यसअघि बुधबार मात्रै सोही गाविसको ओड़ा नम्बर सातमा तेह्र परिवारले चार कट्ठा पन्ध्र धुर जग्गामा लगाइएका गाँजाका बोटहरूको बोटहरूले चन्द्र नेतृत्वकै टोलीले नष्ट गरेको थियो बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या एक सय बीस पुगेको छ गर्भवती आमाहरूले ज्यान गुमाउन नपरोस् र सहजै स्वास्थ्य संस्थामा गएर महिलाहरूले सुरक्षित रूपमा बच्चा जन्माउन पाउन् भन्ने उद्देश्य सहित एक गाविसमा कम्तीमा दुई ठाउँबाट सुरक्षित प्रसुति सेवा प्रदान हुँदै आएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ बैतडीलाई विक्रमसम्म दुई हजार चौहत्तर असार मसान्तभित्र पूर्ण संस्थागत सुत्केरी जिल्ला घोषणा गर्ने लक्ष्य लिएकाले ठाउँ ठाउँमा सुरक्षित प्रसुति सेवा केन्द्र सञ्चालनको कार्य अगाडि बढ़ेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले जानकारी दिनुभएको छ गर्भवती महिलाले सुरक्षित प्रसुति सेवा केन्द्रमै गएर बच्चा जन्माउन सकुन् भन्ने उद्देश्य सहित स्वास्थ्य चौकी भन्दा बाहिर पनि सुरक्षित प्रसुति सेवा केन्द्रहरूमा सञ्चालनमा ल्याइएको उहाँले बताउनु भएको छ हिजो मात्रै सित्तरको खौला बजार सुरक्षित प्रसुति केन्द्र सञ्चालनमा ल्याइएको र योसँगै सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या एक सय बीस पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ खौला बजारमा सुरक्षित प्रसुति सेवा केन्द्र सञ्चालनमा आएपछि रिम चित्तड र गोकुलेश्वरका महिलाहरू खुसी भएका छन् स्वास्थ्य संस्था भन्दा टाढा रहेका तीनै गाविसका महिलाहरूलाई लक्षित गरी सुरक्षित प्रसुति सेवा केन्द्र सञ्चालनमा आएकाले आफूहरूलाई सजिलो हुने महिलाहरूले बताएका छन् कञ्चनपुरका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव भएको छ महाकाली अञ्चल अस्पतालमा सुत्केरी हुँदा आवश्यक पर्ने बाहेकका कुनै पनि औषधि नभइएको बताइएको छ टेन्डर प्रक्रियामा भएको ढिलाइका कारणले सुदूरपश्चिमभर औषधि अभाव भएका बेला सबैभन्दा बढ़ी कञ्चनपुरमा अभाव भएको छ औषधिको नाममा सिटामोल पनि पाउन छाडेको बिरामीले बताएका छन् महाकाली अञ्चल अस्पतालका मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर श्रीराम तिवारीले सुत्केरी हुँदा आवश्यक पर्ने बाहेकका कुनै पनि औषधि नभएको बताउनुभयो अस्पतालमा औषधि अभाव हुँदा बिरामीले निजी क्लिनिकबाट किन्नुपर्ने बाध्यता रहेको छ ज्येष्ठ नागरिक अपाङ्ग लगायतले पाउँदै आएको निशुल्क औषधिको समेत अभाव भएको छ औषधि खरिदका लागि टेण्डर आह्वान गरिएकाले अझै केही दिन औषधि अभाव रहने उहाँले बताउनुभयो जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले समेत कञ्चनपुरका स्वास्थ्य संस्थामा देखिएको औषधिको अभाव हटाउन अझै केही समय लाग्ने बताएको छ जनस्वास्थ्य कार्यालयका कीट जन्य रोग नियन्त्रण अधिकृत हेमराज जोशीले केन्द्रबाट नै औषधिको खरिद प्रक्रियामा भएको ढिलाइ र क्षेत्रीय कार्यालयबाट स्टक रहेको औषधि सकिदा जिल्लामा औषधि अभाव भएको बताउनु भएको छ औषधि खरिदका लागि टेण्डर आह्वान गरिएको समेत उहाँले बताउनु भएको छ ब्रह्मकुमारी सूर्य विश्वविद्यालय राज्यको प्रशिक्षण केन्द्र शाखा डडेलद्वाराले जिल्लाको असीग्राम गाविसमा आध्यात्मिक चित्र प्रदर्शनी तथा प्रवचन कार्यक्रम सम्पन्न गरेको छ आज गाविसको असीग्राम माविमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो कार्यक्रममा स्थानीयहरूको उल्लेख्य सहभागिता रहेको ब्रह्मकुमार नवराज भण्डारीले जानकारी दिनुभएको छ कार्यक्रममा प्रमुख जिल्लाधिकारी उदयबहादुर सिंह र डडेलधुरा प्रहरी प्रमुख प्रेमबहादुर साईको उपस्थिति रहेको थियो सशस्त्र प्रहरी जिल्ला सुरक्षा बेस डडेलधुराले जिल्ला सदरमुकाम क्षेत्रमा सरसफाई गरेको छ आज बिहान सशस्त्र प्रहरीले टुणीखेल मैदानदेखि कालिका मन्दिरसम्म सरसफाई गरेको हो नजकिदो चाडपाड लक्षितका साथै सशस्त्र प्रहरीले हरेक शुक्रबार नियमित रूपमा गर्दै आइएको सरसफाई अन्तर्गत सड़क वरपरको सरसफाईका साथै शिव मन्दिर र कालिका मन्दिर परिसर समेत सरसफाई गरेको हो सशस्त्र प्रहरी सहायक निरीक्षक केशव धामीको नेतृत्वमा बीस जनाले सरसफाई रहेको बेस प्रमुख तथा सशस्त्र प्रहरी नायब उपरीक्षक भीमबहादुर विष्टले जानकारी दिनुभएको छ बझाङको काँडा गाविसका विभिन्न खोलामा पूर्ण हुँदा यहाँका बासिन्दा मर्कामा परेका छन् स्थानीय बासिन्दाका साथै यस क्षेत्र भएर तिब्बत जाने र यार्सा लगायतका जडीबुढी संकलन गर्ने मानिसले ज्यान जोखिममा राखेर रा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ केही खोलामा स्थानीय बासिन्दाको सक्रियतामा बनेका काठी पुलहरू पनि असार साउनमा आएको भाडीले बगाएपछि स्थानीय बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् पुल बगाएपछि स्थानीय बासिन्दाले काठ तिर्स्याएर खोला तर्ने गरेका छन् यसरी खोला तर्दा कहाँ कतिखेर लडिने पत्ता नभएको उनीहरूले बताएका छन् गएको वर्ष पनि काठ तेस्याएर सिती नदी तर्ने क्रममा खसेर कैलाश गाविसका चारजनाको ज्यान गएको थियो यसरी जोखिम तरिकाले खोला तर्दा धेरैले अकालमै ज्यान गुमाउनु परेको स्थानीय वसन्त बोहराले बताउनु भएको छ तिब्बतको मानसरोवर कैलाश जाने तीर्थयात्री चीनको ताक्लाकुट जाने व्यापारी तथा स्थानीय र यार्सा संकलक हिँड्ने मूल बाटोमा रहेका थरुनी घाट खोला राम खोला, लोकन्ते खोला घाट गंगा खोला लौ औलागाड खोला र सेती नदीको बीच खोल पानी इङ्गलद्वार र स्वाङबन लगायतका खोलामा पुल छैन पुल नभएपछि हत्केलामा ज्यान राखेर नदी तर्नु परेको काँडाका स्थानीय मानबहादुर बोहराले बताउनु भएको छ पुल नहुँदा साह्रै जोखिम छ एउटा काठको सहारामा नदी तर्दा काठ भाँचिने सम्भावना हुन्छ राम्रोसँग अडिएको छैन भने हल्लिएर पनि मान्छे बीच भङ्गालोमा खस्ने डर हुन्छ यो ठाउँको यात्रा गर्दा धेरै पटक ज्यान हत्केलामा राख्नुपर्छ स्थानीय गोरख बोहराले भन्नुभयो यसरी बनाइएका साँगोबाट तर्दा कतिपय मानिस रिगडा लागेर बीच खोलामै खस्ने गरेको पनि स्थानीय बासिन्दाले सुनाएका छन् सागो बनाउन काठ नपाइनु र काठ पाइए पनि वर्षेनी भाडीले सागो बगाउँदा स्थानीय बासिन्दा मर्कामा पर्ने गरेका छन् पुल नहुँदा त्यस क्षेत्रका स्थानीय मर्कामा परेको काँडा गाविसका सचिव धनबहादुर घरतीले बताउनु भएको छ काँडा गाविसमा मात्रै सातवटा पुलको आवश्यकता रहेको र पुल निर्माणका लागि गाविसले जीविसमा पटक पटक पहल गर्दा पनि सुनवाई नभएको उहाँले बताउनुभयो थियो जीविसले भने झोलङ्गी पुल विस्तार कार्यक्रमका लागि प्राविधिक एमराज खतिरलाई काँडा गाविस पठाएको र ठाउँ एकदम दुर्गम भएकाले सामान ढुवानी गर्न समस्या हुँदा पुल निर्माणमा ढिलाइ भएको जनाएको छ तपाई युनिटी खबर सुनिरहनु भएको छ धनगढ़ीमा सूचना तथा प्रविधि मेला क्यान इन्फोटेक दुई हजार त्रिहत्तर शुरू दार्चुलामा बुलभ कलले प्रहरीलाई हैरानी सबै नेपाली नोटमा जनावरका चित्र परिवर्तन हुँदै पचास र सयका नयाँ नोटमा चित्र परिवर्तन गरेर बजारमा लगायतका समाचार एकैछिनपछि प्रस्तुत गर्नेछौ रेडियो सुन्दै गर्नुहोला विवाह कोसँग गर्ने कहिले गर्ने वा नगर्ने र बच्चा पाउने वा नपाउने बालबालिकाहरूको मानव अधिकार हो बाल विवाहले बालिकाहरूको शिक्षा स्वास्थ्य र विभिन्न अवसरहरू प्राप्त गर्ने अधिकारलाई उल्लङ्घन गरेको छ र यसले बालबालिकाहरूको अनिश्चित गर्व रहने लैङ्गिक हिंसा र मानव बेचबिखनमा पर्ने खतरा बढाएको छ नेपालको संविधान धारा उनाचालिसको दफा पाँचले बाल अधिकारको संरक्षण गरेको छ र बाल विवाहलाई बन्देज लगाएको छ राष्ट्रिय बाल नीति दुई हजार बाल विवाह बाल अधिकारको अवरोधकका रूपमा पहिचान गरेको छ सन् दुई हजार सोह्रको मार्च महिनाको मन्त्री परिषदको निर्णयले बाल विवाहलाई अन्त गर्ने राष्ट्रिय रणनीतिलाई पारित गरेको छ नेपालको कानून अनुसार केटा र केटी दुवैको विवाह गर्ने उमेर बिस वर्ष हो छिटो विवाह गर्ने केटीहरू ढिलो विवाह गर्नेको तुलनामा विद्यालय छोड्ने एसआईभी तथा एड्स सर्ने र गर्भावस्थाको जटिलताको कारण मर्ने सम्भावना बढी हुन्छ र छिटो विवाह र जबरजस्ती बाल विवाहले गर्दा बाल बालिकाहरू शारीरिक मानसिक भावनात्मक आर्थिक र यौन दुर्व्यवहारमा पर्न बाध्य बनाइएका छन् बाल विवाहले बाल बालिकाको जीवनलाई मात्रै असर गर्दैन यसले त उनीहरूमाथि जोखिमताको चक्र सिर्जना गर्दछ जसले गर्दा समाज अन्तर पुस्ता गरिबीको चक्रमा फस्दछ बिस वर्ष पछिकालाई भन्दा उन्नाइस वर्ष वा सो भन्दा तलकाले बच्चा जन्माउँदा मर्ने सम्भावना पाँच गुणा बढी हुन्छ किशोरीले जन्माएको बच्चा एक वर्ष नपुग्दै मर्ने उच्च सम्भावना हुन्छ कम उमेरको विवाहले फिस्टुला र पाठेकहरूको समस्या ल्याउँछ र तिनीहरूले जन्माएको बच्चा कम तलको हुने र रक्त अल्पता भएको हुने सम्भावना हुन्छ अत बाल बालिकाहरूको मानव अधिकारको संरक्षण गरौ बाल विवाहको खुलेर विरोध गरौ बालिका र बालक बीचमा कुनै पनि किसिमको भेदभाव नगरौ किशोर किशोरीहरूको प्रजनन स्वास्थ्य अधिकार प्रवर्धन गरौ बाल बालिकाको भावना र विचार व्यक्त गर्ने अधिकार सुनिश्चित गरौ बाल बालिकालाई सबै खाले हिंसाबाट टाढै राखौ बाल बालिकाको बाँच्न पाउने सहभागी हुने आफ्नो विकास गर्ने र संरक्षण पाउने अधिकारको सुनिश्चित गरौ बाल बालिकाको दुर्व्यवहार तथा शोषण भएको उनीहरू अप्ठ्यारोमा परेको थाहा पाएमा बाल हेल्पलाइन एक बाल बालिका खोज तलास केन्द्र एक शून्य चारको टोल फ्री नम्बरमा फोन गरौ अन्तर्राष्ट्रिय बालिका दिवसको सन्दर्भमा संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष युएनएफसीए को सहयोगमा महिला तथा बाल बालिका कार्यालय र रेडियो युनिटीको सहकार्यमा जनहितमा जारी सन्देश तपाईँ अहिले बयानब्बे दशमलव दुई मेगा हर्जमा पश्चिम नेपालका विभिन्न ठाउँ तथा अनलाइनमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुन्दै हुनुहुन्छ भर्खरै हामीले प्रस्तुत गरेका थियौं डडेलधुरामा विपद जोखिम व्यवस्थापन सम्बन्धी दोस्रो चरणको परियोजना शुरू समुदायलाई उत्थानशील बनाउने लक्ष्य कञ्चनपुरमा हत्या आतंक नियन्त्रण गर्न सरकार र सदनको ध्यान आकर्षण राजनीतिक दबावमा प्रहरीले काम गर्न नहुने प्रहरी महानिरीक्षक अरियालको भनाई बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या एक पुग्यो कञ्चनपुरका स्वास्थ्य संस्थामा औषधिको चरम अभाव लगायतका समाचार अब प्रसंग कैलालीको धनगढ़ीमा आजदेखि सूचना तथा प्रविधि मेला क्यान इन्फोटेक दुई हजार त्रिहत्तर शुरू भएको छ सूचना प्रविधि सबैका लागि भन्ने नाराका साथ computer association of Nepal CAN महासंघ कैलालीले पहिलो पटक मेलाको आयोजना गरेको हो एक समारोहका बीच पूर्व मन्त्री लेखराज भट्टले मोबाइलमा नम्बर थुचेपछि आफै पर्दा हट्ने प्रविधिको प्रयोग गरेर मेलाको उद्घाटन गरे सो अवसरमा उनले सूचना प्रविधिको विकास बिना मुलुकको विकास असम्भव रहेको बताए उनले सूचना तथा प्रविधिको विकासलाई सरकारले प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् सूचना प्रविधिको विकासमा सहयोग पुर्याउने उद्देश्यले आयोजित मेलामा नयाँ नयाँ प्रविधि प्रदर्शनीको लागि राखिएको जनाइएको छ मेलामा पेन पेनड्राइभदेखि लिएर सूचना प्रविधिमा हालसम्म भित्रिएका आधुनिक तथा महँगो सामानहरू प्रदर्शनीका लागि राखिएको मेलाका संयोजक टेकराज पनि दिएका छन् उनले मेलाको क्रममा सूचना बारे अवलोकनकर्ताहरूलाई जानकारी दिनुका साथै शनिबार आईटी सेमिनार समेत गर्ने उल्लेख गरेका छन् असोज अठार गतेसम्म सञ्चालन हुने मेलामा साठीवटा स्टलहरू रहेका छन् मेलामा विभिन्न डिलर तथा सूचना तथा प्रविधिका क्षेत्रमा काम गरिरहेका फर्महरूको स्टल रहेको मेलाका संयोजक संयोजक पनेरूले उल्लेख गरेका छन् धनगढ़ीको ओम प्यालेसमा आयोजना गरिएको मेलाको पहिलो दिन त्यहाँ रहेका विभिन्न विद्यालयका विद्यार्थीहरूले अवलोकन गरेका छन् पाँच दिनसम्म सञ्चालन हुने मेलामा स्काउट आबद्ध तथा अनाथालयमा रहेका विद्यार्थीहरूलाई पनि अवलोकन गराउने लक्ष्य रहेको ज्ञान कैलालीका संस्थापक अध्यक्ष ओम पनेरूले जानकारी दिएका छन् मेलामा पेन ड्राइभ मोबाइल डेस्कटप मानिस स्क्यान गर्ने मसिन नयाँ मोडलका क्यामेरा ल्यापटप लगायत प्रदर्शनीको लागि राखिएको छ त्यस्तै मेला अवधिभरि राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति पनि रहने आयोजकले जानकारी दिएको छ क्यान कैलालीका अध्यक्ष गोपाल हमालको अध्यक्षतामा भएको उद्घाटन समारोहमा क्यास्परस्की एन्टिभाइरस दुई हजार सत्रको लन्च गरिएको थियो अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा कञ्चनपुरमा रहेका दुईवटा वृद्धाश्रममा कपड़ा तथा फलफूल वितरण गरिएको छ महिला तथा बालबालिका कार्यालय कञ्चनपुरको आयोजना तथा जिल्ला विकास समिति कञ्चनपुरको सहयोगमा महेन्द्रनगर स्थित महिला तथा वृद्ध सेवा केन्द्रमा रहेका त्रिसठी जना र वेदकोट नगरपालिकाको रौटेलामा रहेको वृद्धाश्रमका रहेका जना गरी त्रिसठी जना तिहत्तर जना वृद्ध वृद्धालाई कपडा र फलफूल वितरण गरिएको हो महिला तथा वृद्ध सेवा केन्द्र वनखेतमा आयोजित एक कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मोहन मनोहर प्रसाद खनाल र महिला विकास अधिकृत जयन्ती गिरीले महिला तथा वृद्ध सेवा केन्द्रका अध्यक्ष शारदा चन्दलाई कपडा र फलफूल प्रदान गर्नुभएको हो यस्तै राउटेलामा आयोजित कार्यक्रममा पनि त्यहाँ रहेका दश जना वृद्ध वृद्धलाई कपड़ा र फलफूल वितरण गरिएको महिला विकास अधिकृत जयन्ती गिरीले जानकारी दिनुभयो भोलि मनाइने अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा आज कपड़ा र फलफूल वितरण गरिएको र भोलि वनदेवी मन्दिरमा प्रवचन कार्यक्रम राखिएको उहाँले बताउनु भएको छ कार्यक्रममा बोल्दै महिला तथा वृद्ध सेवा केन्द्रको समस्या समाधानका लागि आफूले सक्दो प्रयास गर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मनोहर प्रसाद खनालले जानकारी दिनुभयो साथै उहाँले आफ्ना स्वर्गीय पिताको श्राद्धको तिथिका अवसरमा वृद्धाश्रममा रहेका वृद्ध वृद्ध र नाबालकहरूलाई भोजन गराउनु भएको थियो कैलालीको अत्तरीमा रहेको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा शुल्क समायोजन सम्बन्धमा आज आयोजना गरिएको छलफल कार्यक्रम विभिन्न विद्यार्थी संगठनहरूले बहिष्कार गरेका छन् छलफल कार्यक्रममा उपस्थितिका लागि सम्पूर्ण सरोकारवालाहरूलाई चिठी काटिएको भए पनि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लगायत व्यवस्थापन समितिका सदस्यहरू अनुपस्थित रहेको भन्दै छलफल कार्यक्रम बहिष्कार गरेको विद्यार्थी नेता पदम ओझाले बताउनुभयो विभिन्न कारण देखाउँदै क्याम्पस व्यवस्थापन समितिले ढाड सिक्ने गरी गरेको मासिक शुल्क वृद्धिप्रति आफूहरू अनभिज्ञ रहेको विद्यार्थीहरूको गुनासोपछि सबैलाई एकै ठाउँमा समेटी छलफल कार्यक्रमको आयोजना गरिएको थियो तर जिम्मेवार व्यक्ति नै नआएपछि विद्यार्थी नेताहरूले सो कार्यक्रममा नबस्ने भन्दै कार्यक्रम बहिष्कार गरेका हुन् क्याम्पस प्रशासनसँग मात्र छलफल नगरिने भन्दै पहिला व्यवस्थापन समितिसँग आफूहरूको छलफल हुने र शुल्क समायोजन नगरी आफूहरू क्याम्पस प्रशासनमा तालाबन्दी गर्न समेत बाध्य हुने नेविसंघका नेता जगतराम महराले बताउनुभयो प्रहरीको कन्ट्रोलको सय नम्बरमा जथाभावी ब्लफ कल गरेर प्रहरीलाई हैरान बनाएको छ जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार सय नम्बरमा फोन गरेर कहिले गलत सूचना दिने गाली गलौच गर्ने अशील कुराहरू गर्न खोज्ने जस्ता हरकत गर्न थालेपछि ब्लफ कल गर्नेहरूको लिस्ट तयार गरी प्रहरीले कार्यवाही अगाडि बढ़ाएको जनाइएको छ प्रहरीको उक्त नम्बरमा ब्लफ कल गर्नेहरू मध्ये अहिलेसम्म पच्चीस जनाको लिस्ट तयार गरी खारेज कार्य भइरहेको प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभएको छ अहिलेसम्म ब्लक गर्ने तीन जना महिलाहरूलाई कागज बनाएर सम्झाई बुझाई छोडी सकेका छौं उहाँले भन्नुभयो जसो ब्लक कल गर्ने महिलाहरू रहेका छन् त्यस्ता कार्य गर्ने जो कोहीलाई पनि पहिलोचोटि सम्झाइ बुझाइ गर्ने र यस्तै हरकत दोहोरिए कार्यवाही गर्ने उहाँले जानकारी दिनुभएको छ चार दिनदेखि बेपत्ता रहेका एकजना आज मृत फेला परेका छन् मृत फेला पर्नेमा लटिनाथ दुई नामथलाका पैंतिस वर्षीय वीरेन्द्र बहादुर सिंह रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिनुभएको छ सिंह आज गुल्जर एकको मकै गाडबाट खण्डेश्वरी तर्फको भिडमा मृत फेला परेका हुन् खण्डेश्वरी बजारमा पसल थापेर बसेका सिंह हिबदौ एघार गते लटिनाथबाट खण्डेश्वरी जान्छु भनी हिँडेको बताइएको छ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक रणबहादुर चन्द नेतृत्वको टोली घटनाको अनुगमनका लागि घटनास्थलतर्फ गएको थियो सोह्र श्राद्ध आज सकिँदैछ आश्विन कृष्ण पछि औंसीलाई सर्वप्रीति मोक्ष औंसी भनिन्छ आजका दिन तिथि मिति थाहा नभएका र अन्य कारणले श्राद्ध रोकिएका सबै मृतकहरूको सम्झनामा श्राद्ध गर्ने प्रचलन रहेको छ आजको दिनलाई सोह्र श्राद्धको सबैभन्दा महत्वपूर्ण दिन पनि मानिन्छ यस दिनमा श्राद्ध सम्पन्न गर्दा सबै पृतिहरूको श्राद्ध सम्पन्न हुन्छ भन्ने मान्यता रहँदै आएको छ पूर्णिमामा तिथिमा गर्नुपर्ने श्राद्ध पनि यसै औंसीमा गर्ने परम्परा रहेको छ दशैं तिहार लगायत नेपालीहरूका मुख्य चाडपर्व अगाडि आउने पृत पक्षमा पृत्यहरूको सम्झना र सम्मान गर्ने गरिन्छ सोह्र श्राद्धको अन्तिम दिन सर्वप्रित्य मोक्ष औंसीलाई पृत विसर्जन गर्ने दिन पनि भनिन्छ पृत्त पक्ष आज समाप्त भएपछि भोलि दुर्गा पक्षको घटा स्थापना गरी नेपाली हिन्दूहरूले बड़ा दशैंको थालनी गर्ने गर्दछन् नेपाल राष्ट्र बैंकले सबै नेपाली नोटमा रहेका जनावरका चित्र परिवर्तन गर्ने भएको छ अहिले राष्ट्र बैंकले पचास र एक सयका नयाँ नोटमा चित्र परिवर्तन गरेर गवर्नर डाक्टर चिरञ्जीवी नेपालको हस्ताक्षरमा बजारमा आइसकेका छन् राष्ट्र बैंकले यी बाहेक एक हजार पाँच सय र बीस रूपियाँको नोटमा भएका जनावरको चित्र पनि परिवर्तन गर्ने भएको छ यसअघिका नोटहरूमा रहेका जनावर नेपाली हुन् वा होइनन् भन्ने आधिकारिकता पुष्टि नभएपछि राष्ट्र बैंकले सबै नोटमा नेपाली जनावरको चित्र राख्ने कार्य अगाडि बढाएको हो अहिले बजारमा रहेका सबैजसो नोटमा भएका जनावरहरू नेपालका कुन ठाउँ गाउँका हुन् र किन राखियो भन्ने कुनै आधिकारिकता पुष्टि हुन नसकेको राष्ट्र बैंकले जनाएको छ आधिकारिकता पुष्टि नभएकै कारण बैंकले नोटका चित्रहरू परिवर्तन गर्न लागेको डेपुटी गवर्नर चिन्तामणि शिवाकोटीले जानकारी दिएका छन् डेपुटी गवर्नर शिवाकोटीका अनुसार अब एक हजारको नोटमा दुईवटा हात्तीको चित्र हुनेछ चितौन राष्ट्रिय निकुञ्जमा रहेका जुम्लेहा राम लक्ष्मण हात्तीको चित्र अब एक हजारको नोटमा हुनेछ अहिलेसम्म एक हजारको नोटमा भएको हात्ती नेपालको हो वा होइन भन्ने कुनै आधिकारिकता रिपोर्टका पुष्टि नभएपछि राष्ट्र ब्याङ्कले निकुञ्जका जुम्ल्याहा हात्तीको चित्र राख्ने निर्णय गरेको हो दुईवटा हात्ती रहेको एक हजारको नोट यही महिनामा बजारमा आउने राष्ट्र ब्याङ्कले जनाएको छ त्यस्तै पाँच सयको नोटमा पनि दुईवटा बाघको सट्टा एउटा मात्रै बाघ रहनेछ तर नयाँ नोटमा बाघको चित्र ठूलो हुनेछ नेपालकै जंगली बाघ पाँच सयको नोटमा राखिनेछ हालै बजारमा आएको एक सयको नयाँ नोटमा दुईवटा गैंडाको चित्र देखिन्छ यसअघि एक सयको नोटमा एउटा गैंडा मात्रै थियो नयाँ नोटमा अहिले राखिएको गैडा नेपालको हो त्यस्तै पचासको नयाँ नोटमा हिमचितुवाको तस्विर सहित बजारमा आइसकेको छ यसअघि नोटमा भेड़ाको चित्र राखिएको थियो हालसम्म बीसको नोटमा रहेको बाह्र सिंहको चित्रमा बाह्रवटा सिंह छैनन् तर अब आउने बीसको नोटमा बाह्रवटा सिंह भएको बाह्र सिंह राखिने भएको छ दसको नोटमा भने जनावर परिवर्तन हुँदैन तर यसमा रहेको जनावर तीनवटा राख्ने वा एउटा मात्र राख्ने भन्ने विषयमा टुङ्गो लाग्न सकेको छैन त्यस्तै पाँचको नोटमा अब दुईवटा याक नभई एउटा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 कञ्चनपुरमा हात्ती आतंक नियन्त्रण गर्न सरकार र सदनको ध्यानकर्षण राजनीतिक दबावमा प्रहरीले काम गर्न नहुने प्रहरी महानिरीक्षक अरियालको भनाई बैतडीमा सुरक्षित प्रसुति सेवा केन्द्रको संख्या एक सय बीस पुग्यो कञ्चन प्रकाश स्वास्थ्य संस्थाहरूमा औषधिको चरम अभाव धनगढीमा सूचना तथा प्रविधि मेला क्यान इन्फोटेक दुई हजार त्रिहत्तर सुरु दार्चुलामा भुलभ कलले प्रहरीलाई हैरानी र सबै नेपाली नोटमा जनावरका चित्र परिवर्तन हुँदै पचास र सयका नयाँ नोटमा चित्र परिवर्तन गरेर बजारमा समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनपीबाट पढ्न र चाहिएको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ यसपछि राष्ट्रिय खबरका लागि साँझ साढे सात बजे साझा खबर सुन्न सक्नुहुनेछ हौस् त समाचार बुलेटिनबाट हामी दुई विदा हुन्छौ नमस्कार